अनि त्यो मालिकामा गएका बेला पहिला पहिला त लतार्ने चलन पनि थियो अरे भन्छन् होइन जबरजस्ती करणीमा पर्ने गरेको सुन्नमा आएको छ त्यसरी यस्ता मेलाहरूमा जाँदाखेरि अलिकति केयर चाहिँ हुनुपर्ने

थाहा थियो होइन सब कुरा थाहा थियो सबै कुरा

बाटो बुटोल हो भन्थ्यो कि बुटोल गणपति हो घर भन्थ्यो होइन अनि के के छ भनेको थियो बुटोलमा बुटोलमा घर छ दाइले मैले किनेको घर हो आधा पैसा मैले आधा पैसा दाइले राखेर किनेको घर हो घरमा दिदी माथि बिहे भएको दिदी हुनुहुन्छ भन्दै भन्थ्यो आमा त्यसपछि दाइ इन्डिया हुनुहुन्छ भन्थ्यो आखिर घर चाहिँ विश्वघरको छमा सामान्य परिवारमा रहेछ होइन त हजुर मसँग ठुलो कुरा गरेँ कि बहिनी कुवेतमा हुनुहुँदो रहेछ बहिनी पनि होइन अहिलेसम्म लन्डनमा हुनुहुन्छ बहिनी भन्नुहुँदैछ कि अनि दाई अहिले त दाई त हुनुहुँदो रहेछ होइन दुतल भएको घर पनि दाईले किनेको भन्दै भन्नुहुन्थ्यो होइन इटलीको एक पैसा नि परेको छैन उसको त भन्दै अहिले आएर इटलीको मलाई भन्नु थियो पहिले उहाँ भएको घर हामी दुईहरूले किनेको हो बुटोल्स घर त्यहाँ त तुर्कोली घर हो भन्दै हुनुहुन्थ्यो तपाईँको माया बस्यो होइन धर्म परिवार भनेर परिचित गराउने श्याम दमाई होइन त्यति बेलासम्म तपाईँको मुटुको टुक्रा बने होइन अहिले आएर जब तपाईँले समाजमा भन्ने गरेको कति तल्लो जात भन्ने थाहा पाएर मात्रै बिछोड हुन परेको हो या अन्य कारणहरू छन् उसको घरमा उसको नभएको मैले कि होइन तर अब उसको श्रीमती छ छ भनेपछि जातीय कारण चाहिँ छैन उनले चाहिने एक त तपाईँलाई पैसा ठगे होइन दोस्रो उसको घरमा श्रीमती भएको कारणले मात्रै तपाईँ ऊ विरुद्ध लाग्नु परेको उसले गरे अझै भन्दाखेरि ढाई अघि डेढ लाख कति एक लाख साठी हजार तब टोटल ढाई लाख लाग्छ भनेर भन्थ्यो मैले त बाबालाई नै भनेको थिएँ ए भनिरहनु भएको थियो कुरा नै भनिरहेको थिएँ बाबालाई आएर अहिले आएर हामी त कि जान्छु भनेर त्यति कता कता अब के गरिराखेको छ जान्छु भने चाहनुहुन्छ जुन तपाईँको पहिलो भेटदेखि अहिलेसम्म तपाईँ अब बिसा बाइसी उमेरमा होइन तपाईँ सायद पहिलो होला होइन यो प्रेम उसँग के लाग्छ तपाईँलाई अहिले यसरी एक्कासी धोका पाउनु भयो कि

त्यति बेला कारण श्रीमतीसँग सब हाम्रो बारेमा सबै कुरा भनिन्छ नि श्रीमतीलाई होइन भनेको रहेछ नसन भयो मैले सोधेँ भाउजूको केस मिल्यो त अनि सोद्धाखेरि एकचोटि सिग्नेचर जानुभयो सिग्नेचर गर्न जानुपर्छ सब कुरा मिल्यो भने होइन तब उसको श्रीमती थाहा आउनुभयो होइन हाम्रो बारेमा सबै कुरा त्यसपछि मेरो माइती घरमा आएको उसको श्रीमतीले सब हाम्रो बारेमा भनिदिनु भएको कि उसको बारेमा यस्तो हो भनेर कि सब मलाई बाबाले फोन गरेर भन्नुभयो उसको बारेमा सब कुरो बुझेँ मैले क्षेत्रमा गएर दमै पो रहेछ क्षेत्रमा त कहाँ उसको बाबा श्रीमती अनि छोरा छोरी दुई दुई छोरीहरू रहेछन् भन्नुभयो बाबाले उसको बारेमा सब कुरा सुन्दा

छेत्रीले मेरो बहिनीले भएको छैन तिमीहरूले हामीले छुटाउनलाई है विश्वास गर होइन मलाई आज काठमाडौँ नगयो काम छैन दिनको लागि म म भोलि कसले रहेछ सब आरोप लागेको कुरा गर्छु भनेर काठमाडौँ गयो होइन काठमाडौँ गयो ऊ सम्पर्कमा आएन कि पाँच सम्पर्कमा आएन त्यहाँ यहाँ तङ्गस हिँडेको गर्थ्यो होइन त्यसपछि बल्ल थाहा भएछ मलाई यहाँसम्म रहेछ भन्ने बल्ल थाहा भएछ मैले अब यस्तो एक्कासी यस्तो चिन्ताले म त खानाबाट जस्तो भयो कि फेरि मैले हात राखेर कसम आएँ कि भनेपछि यस्तोसम्म चक्कर चलाउँदो रहेछन् है जवानी त लुटे लुटे त्यसमाथि तपाईँका त्यत्रो झन्डै चार लाख रुपियाँ पनि लुट्यो है यस्तो प्रवृत्ति छ नि ठग्ने छलकपट गर्ने यसलाई के भन्न चाहन्छ अरू दिदी बहिनीहरू मेरो करियर यस्तो बर्बाद यति ठुलो नाटक नगर्नुपर्ने हो यति ठुलो केयर हो होइन भविष्यमाथि टिकलबाट गरे भने होइन बाबा आमा आफन्तमा टिकलबाट नभर्नु पर्ने हो थियो होइन त्यो जस्तो दिदी बहिनीहरूलाई म के भन्न चाहन्छु भने कसैले पनि कसैलाई होइन यति धेरै विश्वास नगर्नु म त सब विश्वासमा यहाँसम्म होइन विश्वासमा नै संसार अडिएको हुन्छ भन्छन् होइन तर यो संसार विश्वास पनि गर्ने जरुरी हुँदो रहेछ त्यसैले धेरै सोचेर धेरै बुझेर अगाडि बढ्नु विशेष हुन्छ जस्तो लाग्छ धेरै कुरा गर्छु जसले धेरैभन्दा धेरै कुरा गर्छ विश्वास टिको चाहिँ आएर त्यस्तै नै विश्वास दिदीबहिनीहरू एक काम गर्नु अघि पटक अगाडि बढ्नु होला ताकि मलाई जस्तो धोका पनि

आखिर मन न हो तपाईँको झन्डै एक वर्षसम्म त्यसरी दुई मुटु एक बनाएर बस्नुभयो माया त अलिकति लाग्छ होला नि है मनमा थाहा भयो नि उसले मलाई एक त मलाई भनेर मलाई त पनि भनेपछि यो समाजमा अलिकति सान देखाउने होइन लबाई खबाई तडक भडक गर्ने यस्ता कारणले पनि मान्छेहरू फसिन्छन् होइन त त्यही त देखियो नि होइन त बाह्र पुग्नु गरेको थिएन कि ऊ ठिकै भनेको थियो उसले भन्नुहुँदै तर म तलबाट गर्नु त्यस्तो काम देखाउनु पर्ने त्यस्तो उसले भन्यो होला भन्नलाई होइन तर म त्यस्तो यसो फेसनवाले त्यस्तो हवस् त तपाईँ जुन सम्पर्कमा आउनुभयो आफ्नो पीडा वेदना राख्नुभयो यसरी जात घाँटेर एउटी युवतीको जवानी त लुट्यो लुट्यो होइन त्यसमाथि रकम पनि झन्डै चार लाख भन्दा बढी ठगिनु पर्यो यस्ता घटनाबाट आम दिदी सचेत हुन् भन्दै बिदा चाहन्छु हवस् त धन्यवाद अवस्था तुराङ्की यिनी चेलीको पीडा वेदनासँगै आजलाई ओजेलका खबरबाट बिदा माग्ने बेला भइसकेको छ बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ साथै आफ्नो गाउँठाउँको ओजेलका खबर बनाउन चाहे अन्ठानब्बे पाँच सत्तरी एकसठी चिठी पाँच सय तिसमा सूचित गर्नुहोला अन्त्यमा एतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी महेश बोरालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते